बिस वर्षको उमेरमा पनि म त्यति नै सुन्दर अनि कामुक छु मेरो विवाह पनि भएको एक वर्ष भयो र पनि म धेरै नै सेक्सी छु मलाई सेक्सको चाहना धेरै नै छ जब म तेह्र चौधको थिएँ तब मलाई अति नै सेक्सको चाहना बढेको थियो चौध वर्षको उमेरमा नै मेरो शरीर हलक्क बढेको थियो भने स्तन पनि ठुलो र साह्रो भएको थियो मेरो शरीर नै किन हो किन एकदम तातो हुन थालेको थियो मोबाइल फोनमा भएका ब्लु फिल्म हेर्दा र विभिन्न उपन्यास पढ्दा त मेरो शरीर तातेर काम्दथ्यो त्यो बेला मलाई अति नै यौन सम्पर्क गर्न मन लाग्थ्यो राति सुत्ने बेलामा म सधैँ नेपाली उपन्यास पढ्ने गर्थेँ म सधैँ उपन्यास पढ्दा तथा मोबाइलमा फिल्म हेर्दा सधैँ नाङ्गै भनेर योनि तथा स्थानमा हात मुसार्ने गर्थेँ किन हो किन मलाई केटा मान्छे देख्नै नहुने भएको थियो कोही केटा मान्छे देख्यो भने सिधै गएर यौन सम्पर्क गर्नु जस्तो लाग्थ्यो केटा मान्छेको यनाङ्ग मेरो गुप्ताङ्गमा पसेको अनुभव गर्न थाल्दथे सधैँभरि मलाई कुनै केटाले नै यौन सम्पर्क गरिरहेको कल्पना गरिरहन्थे तर पनि कुनै कोही केटासँग सम्पर्क गर्ने कुनै समय मिलिएको थिएन म सधैँ मेरो यो नाङ्गो मारेर नै चित्त बुझाउँथेँ लाग्छ त्यस बेला मेरो योनिमा आगो नै बलेको थियो मैले अब स्कुलको पढाइ पनि राम्रोसँग पढ्न थालिसकेको थिएँ युन प्यासले म लगभग हिस्टोरियाको सिकार नै हुने बेला भएको थियो त्यो बेला तर पनि मैले मेरो दिमागलाई सम्हाल्दै थिएँ मेरो शरीरले मलाई धेरै नै दुःख दिएको थियो सधैँ स्तनले यो नाङ्ग बलेको जस्तो भएर धड्कन्थ्यो योनीबाट पानी बगिरहन्थ्यो स्तन पनि साह्रो भएर टनक्क हुन्थ्यो ज्वाला लागेको जस्तो छटपटी हुन्थ्यो अब मेरो दिमागले पनि मलाई धान्न नसक्ने भएको थियो त्यसैले मेरो यो समस्या मैले मेरो सिनियर दिदीसँग भने ती दिदी त्यस्तै सत्र वर्ष जतिकी थिइन् तर उनी धेरै नै केटासँग यौन सम्पर्क गरिसकेकी थिइन् जब मेरो समस्या तिनीले पुरा सुनिन् तब उनले भनिन् तिमीले समयमा नै भनेर धेरै नै ठिक गर्यौ भने नत्र धेरै यौन प्यासले म पागल हुन सक्थेँ अरे त्यसपछि दिदीले एक दुई दिनमा तिम्रो समस्या ठिक गर्छु भनिन् म पनि अलि शान्त भएर बसेँ तिन दिनपछि ती दिदीले स्कुल जाने समयमा स्कुल नगएर उनको घरमा आउन भने बोलाइन् म त्यो दिन स्कुल जाने ड्रेसमा ती दिदीको घरमा गएँ ती दिदीको बुढा विदेश गएका हुनाले उनी घरमा एक्लै बस्थिन् उनको घरमा पुगेर मैले दिदी भनी बोलाएँ उनी हाँस्दै आइन् र भित्र लिएर गइन् भित्र पुगेपछि उनले भनिन् तिम्रो युन प्यासको दबाई यो कोठामा छ निको नहुन् जेलसम्म बस्नु भन्दै हाँस्दै अर्को कोठा देखाइन् म के होला भन्दै त्यो कोठाभित्र बसेँ नक्की त्यो कोठामा मात्रै पसेको थिएँ त्यहाँ बसेको एकजना केटाले मलाई हाई भन्दै कोठाको चुक्कु लगायो मैले कुरा बुझिहालेँ मेरो दबाई यो नै हो भनेर मलाई यो जवानीले यति धेरै पोलेको थियो कि मलाई नयाँ मान्छे एक्लै देख्दा पनि लाज अनि डर लाग्नुको सट्टा कतिखेर यौन सम्पर्क गरिहालौँ जस्तो भएको थियो त्यो केटा अग्लो गोरो अनि खाइलाग्दो थियो मैले पनि हाई भनेर हात मिलाउँदै ऊ नजिक गएर बसेँ सायद त्यो केटालाई दिदीले सबै भन्नुभएको थियो होला त्यो केटाले धेरै कुरा नगरी मसँग अँगालोमा बात दिन सुरु गर्यो आहा त्यो केटाले मलाई च्याप्पल समात्दा नै मेरो शरीरको काँडा फुलेर आएको थियो उसले हल्का मेरो ओठमा किस गर्यो ओहो मेरो ओठ नै फरफराउन थाल्यो उसले मेरो स्थान पनि कपडा बाहिरबाट नै मार्न सुरु गरेको थियो कता कता काबुती लागेको हो कि के के भए जस्तो हुँदै थियो मेरो ओठ चुस्दै उसले मेरो माथितिरको कपडा खोल्न सुरु गर्यो बिस्तारै म नाङ्गो छातीमा उत्रिएँ उसले मेरो एक स्थान च्याप्प समात्यो आहा मेरो यो स्थानमा त्यो दिन कसैको हात पहिलो पटक लाग्दै थियो मेरो शरीर जिरिङ्गो हुने गरी काँडा फुल्न थाल्यो अनि स्तन पनि तातो सारो हुँदै बल्किन थाल्यो मेरो एक स्तन एक हातले मुसार्दै अर्को स्तन चुस्न थाल्दा त मेरो स्तन सनक्क सनक्क सन्किन थाल्यो अनि मलाई कता कता पिसा पाउला जस्तो अनि आएको जस्तो हुन थाल्यो मेरो ज्यान नै एकदम ज्वरो आएको जस्तो तातो हुन थाल्यो केही बेर उसले मेरो दुवै स्तन पालो पालो खेलेपछि उसले मेरो तलतिरका कपडा पनि बिस्तारै खोल्न थाल्यो मेरो तातो थाई किस गर्दै मेरो नाइटो खेलाउँदै उसले मेरो योनीमा हात लगायो ओहो मेरो त अब दिमागले नै काम गर्न छोडेको जस्तो भएको थियो उसले धेरै ढिला नगरी मेरो योनी चाट्न थाल्यो आहा म स्वर्गमा पुगेको अनुभूति गर्न थालेँ मेरो लगभग होस हराएको थियो जति जति उसले मेरो योनि चार्थ्यो उति उति मैले मेरो यो माथि माथि उचाल्दै लगेको थिएँ भने मेरो योनिबाट पानी बगेको जस्तो गरी तिरिक्क तिरिक्क हुँदै पानी आउँदै थियो म अब खप्न नै नसक्ने भएको थिएँ भने मेरो हातले त्यो केटाको टाउकोमा मुसार्दै आफूतिर तान्दै थिएँ अब त्यो केटा उठेर फटाफट लुगा खोल्यो र आफ्नो हातले ठनक्क ठन्केको आफ्नो लिङ्ग मुसार्दै म माथि चढ्यो उसले मेरो ओफिस किस खाँदै उसको लिङ्ग मेरो तिर दल्न थाल्यो आहा दुवैजनाको तातो योनाङ्ग जोडिँदा त पागल नै फुला जस्तो भइरहेको थियो मेरो सास बढेर स्या गर्दै थिएँ अनि कहिले कहिले बेसोरमा मेरो अनेक आवाज आउँदै थियो यतिकैमा त्यो केटाले आफ्नो लिङ्ग मेरो योनिमा छिराउन थाल्यो बिस्तारै टुप्पो अगाडि पछाडि गर्दै उसले आफ्नो लिङ्ग ठेल्न थाल्यो यता मेरो फलले योनिबाट लगातार पानी तुरुक्क तुरुक्क गर्दै निकालिरहेको थियो योनि पनि तातो हुँदै बल्किरहेको थियो यतिकैमा उसले आफ्नो लिङ्ग पुरै लत्त मेरो योनिमा पुल्यो यो बेला भने मलाई धेरै नै पीडा हुँदै थियो भने आनन्द पनि महसुस हुँदै थियो अब भने उसले आफ्नो लिङ्गलाई लगातार रूपले अगाडि पछाडि गर्न थाल्यो रोक्दै नरोक्यो उसले प्यात्त प्यात्त आवाज निकाल्दै धेरै बेरसम्म स्पिडले यो योन गरिरह्यो उसले लगातार स्पिड बढाउँदै थियो भने यता मेरो पुरै शरीर नै कक्रेर आइरहेको थियो बिस्तारै म बेहोस जस्तै हुँदै थिएँ उसले कहिलेकाहीँ अलि धेरै जोडले धक्का मार्दा मेरो शरीरबाट के पग्लेर निस्केको जस्तो हुँदै थियो मेरो योनिले तिन चार पटक यस्तै अचम्मको झड्का तथा आनन्द महसुस गर्यो र मेरो शरीर अलि हल्का जस्तो भयो अनि मलाई ठक्कै लागेको जस्तो भयो साथै मेरो शरीरबाट भौत नै हटेको जस्तो हल्का अनि ज्यान फुरुङ्ग भयो उसले पनि सकेसम्म स्पिड र जोड लगाएर काच हुने गरी लिङ्ग योनीभित्र रोक्यो र भित्रबाट पिचकारी हाने जस्तो गरी के हो कुन्नी निकाल्यो मेरो योनिभित्र तातो तातो पिचकारीले हाने जस्तो भइराखेको थियो अब ऊ आफ्नो लिङ्ग अगाडि पछाडि गर्न छोडी म माथि नै लम्पसार सुत्यो मैले पनि समाति राखेँ केही बेर पछि उठेर हेर्दा त मेरो योनिबाट रगत अनि सेतो पदार्थ निक्लिँदै थियो त्यो सबै पुछेर उठेपछि मेरो शरीर हल्का भइराखेको थियो वर्षौँदेखिको मेरो यौन प्यास शान्त भएपछि म स्वर्गमा नै गएको महसुस गरिरहेको थिएँ नयाँ जिन्दगी पाएको जस्तो मैले मलाई एकदमै नौलो फिलिङ गरिराखेको थिएँ कुनै ठुलो बोझ मिसाएको जस्तो भइराखेको थियो र अन्तमा यस्तो अद्भुत आनन्दको महसुस त्यो दिनभरि त्यो केटासँग